हावासँगै बगिरहने मन बनाएर हावासँगै बगिरहने मन बनाएर टाढा हुने साथी नजिक झन बनाएर हावासँगै बगिरहने मन बनाएर टाढा हुने साथी नजिक झन बनाएर आज मलाई बुझ्ने भाषण रेडियोले गर्दा देख्दैनदेखि देखि मलाई चिन्ने तन बनाएर हावासँगै बगिरहने मन बनाएर टाढा हुने नजिक साथी झन बनाएर नमस्कार नमस्कार अनि पुनः नमस्कार गरे कार्यक्रम साहित्य सम्मिश्रणको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई श्रोता आज पनि उपस्थित भएका छौँ एक साताको नमिठो विश्रामपछि तपाईँहरूकै लोकप्रिय कार्यक्रम साहित्य सम्मिश्रण लिएर श्रोता यस कार्यक्रममा तपाईँहरूका विभिन्न साहित्यिक सिर्जनाहरूलाई समावेश गर्ने गर्दछौँ आज पनि सहकर्मी साथी परमानन्द गिरीसँगै म कार्यक्रम प्रस्तुता गोपाल ओली उपस्थित भएको छु श्रोता तपाईँहरू कार्यक्रम साहित्य सम्मिश्रण मन पराउनुहुन्छ या सुन्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो कार्यक्रमलाई फलो गर्नुपर्ने नै हुन्छ कार्यक्रमको ठेगाना हामी अन्त्य चरणमा भन्ने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला श्रोता तपाईँहरूलाई कार्यक्रम बारेमा जानकारी दिने जमर्को गरिरहेका छौँ तपाईँहरू पहिलो पटक कार्यक्रम सुन्दै हुनुहुन्छ भने यस कार्यक्रमको बारेमा पूर्ण जानकारी नभएको पनि हुन सक्छ तसर्थ यस कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौँ यो कार्यक्रम आउने गर्छ प्रत्येक बुधबार श्रोता साथी तपाईँहरूकै फेसबुक पेजमा अनि अनलाइन मार्फत तपाईँहरूले देश तथा विदेशमा सुन्न सक्नुहुन्छ कार्यक्रम साहित्य समीक्षण यस कार्यक्रममा समावेश गरिनेछन् मुक्त गजल कविता भावना सायरी जस्ता विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समायोजन गरिनेछ यस कार्यक्रमको ठेगाना हामी अन्त्य चरणमा भन्ने नै छौँ तपाईँहरू कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला अहिले भने साङ्गीतिक कोसिलीले तपाईँहरूलाई भरपूर मनोरञ्जन दिन गइरहेका छौँ तपाईँहरू कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला तिम्रै हुन चाहन्छु तिमीलाई नै चाहन्छु चाहे झुठो कसम खाऊ चाहे जुनी भरी सताऊ म त तिम्रै तथा यो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा अबको क्रममा भने गजल राख्न गइरहेका छौँ विभिन्न स्रोत साथीहरूले हाम्रो फेसबुक पेजमा पठाउनु भएका विभिन्न साहित्यिक सृजनाहरूमध्येको एउटा विधा गजल गजल पठाउनु भएको छ श्रोता साथी भूपेन्द्र बिएन बिएम क्यानभासले उहाँको गजल हामी जस्ताको तस्तै यस कार्यक्रममा प्रेषित गर्न चाहन्छौँ श्रोता साथी भूपेन्द्र बिएम क्यानभासको गजल यसरी सुरु हुन्छ जिउनलाई यहाँ सजिलो कहाँ हुन्छ जिउनलाई यहाँ सजिलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ जिउनलाई यहाँ सजिलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ परिश्रम गर्नुपर्छ भोकको पेटको लागि परिश्रम गर्नुपर्छ भोकको पेटको लागि डाँडा खेत आफै मलिलो कहाँ हुन्छ डाँडा खेत आफै मलिलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ हेर दाई कति दुःख गर्नुहुन्छ हेर दाई कति दुःख गर्नुहुन्छ पोल्दैमा खुकुरी धारिलो कहाँ हुन्छ पोल्दैमा खुकुरी धारिलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ तिमी यो युगमा पनि के कुरा गर्छौ तिमी यो युगमा पनि के कुरा गर्छौ प्रार्थनाले भाग्य चम्किलो कहाँ हुन्छ प्रार्थनाले भाग्य चम्किलो कहाँ हुन्छ नजाने जिन्दगी गतिलो कहाँ हुन्छ जिउनलाई यहाँ सजिलो कहाँ हुन्छ जिउनलाई यहाँ सजिलो कहाँ हुन्छ धन्यवाद श्रोता साथी भूपेन्द्र बियाम क्यानभासलाई आगामी दिनमा पनि तपाईँका यस्तै विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समायोजन गर्ने आशा एवं अपेक्षा गर्छौँ तपाईँ यस्तै यस्तै साहित्यिक सिर्जनाहरू यस कार्यक्रममा प्रेषित गर्दै गर्नुहोला भूपेन्द्र बिएम क्यानभासजीलाई यति अनुरोध गर्दै अहिलेलाई पनि तपाईँको यो गजललाई यही बितान चाहन्छु श्रोता त्यसै गरी हामीलाई अर्को गजल प्राप्त भएको छ श्रोता साथी ज्ञानबन्दास ओली रुकुमदेखि हामीलाई एउटा गजल प्रेषित गर्नुभएको छ उहाँको गजल हामी जस्ताको तस्तै राख्न चाहन्छौँ उहाँको गजल यसरी सुरु हुन्छ मरे पनि तिम्रो सामु लिएर आएको छु मरे पनि तिम्रो सामु लिएर आएको छु हाँस्दै हाँस्दै तिम्रो सामु पिएर आएको छु मरे पनि तिम्रो सामु लिएर आएको छु हाँस्दै हाँस्दै तिम्रो सामु पिएर आएको छु सिलाउने बाचा गर्यो फटायो किन झन् सिलाउने बाचा गर्यो फटायो किन झन् फाटे पनि तिम्रो सामु सिएर आएको छु हाँस्दै हाँस्दै तिम्रो सामु लिएर आएको छु तिम्रो खोजीमा नै अथक भयो परिश्रम तिम्रो खोजीमा नै अथक भयो परिश्रम अब त तिम्रो सामु खिएर आएको छु अब त तिम्रो सामु खिएर आएको छु हाँस्दै हाँस्दै तिम्रो सामु पिएर आएको छु वर्षौँ बित्यो नदेखेको सिउँदो खाली होला वर्षौँ बित्यो नदेखेको सिउँदो खाली होला विश्वास नै तिमी सामु लिएर आएको छु विश्वास नै तिमी सामु लिएर आएको छु हाँस्दै हाँस्दै तिम्रो सामु पिएर आएको छु मरे पनि तिम्रो सामु लिएर आएको छु फाटेको मन तिम्रो सामु सिएर आएको छु धन्यवाद श्रोता साथी ज्ञान बिन्दास होलीलाई आगामी दिनमा पनि तपाईँका यस्तै यस्तै विभिन्न साहित्यिक सिर्जनाहरूको आशा एवं अपेक्षा राख्दछौँ तपाईँका यी भावपूर्ण अनि एकदमै मिठा मिठा शब्दहरूलाई अझै पनि केही कार्यक्रमहरूमा वाचन गर्ने हामी आशा एवं अपेक्षा राख्दछौँ कार्यक्रम साहित्य समिश्रणमा तपाईँका यस्तै यस्तै साहित्यिक सिर्जनहरूलाई हाम्रो कार्यक्रममा प्रेसित गर्दै गर्नुहोला अहिलेलाई भने तपाईँको गजललाई यही बिच पार्न चाहन्छौँ श्रोता हामीले दुईवटा गजल राखिसकेपछि भने तपाईँहरूलाई भरपूर मनोरञ्जन दिनको लागि हामीले एउटा गीत राख्नुपर्ने नै हुन्छ गीतपछि पुनः तपाईँहरूमा मुक्तक लिएर उपस्थित हुने नै छौँ अहिलेलाई भने तपाईँहरूको लागि यो मिठो गीत राख्न चाहन्छौँ गीतपछि पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य समेसन छोडेर कसै होला यो चाहिँ भयो हिजोसम्म Dios. जीवन भन्दै मैले धेरै तिमी प्राप्ति तिमी जीवन भन्दै मैले धेरै hey, न पाए तिमीले मलाई चाह्यौ र पो सुख माया गस्न पाए तिमी मेरो जिन्दगीमा आयो र पो हस्न पाए आयो र पो हस्न पाए हिजोसम्म

अब भने हामीहरू कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरिसकेका छौँ श्रोता तपाईँहरू कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै हुनुहुन्छ भने अबको चरणमा हामी मुक्तक राख्न गइरहेका छौँ मुक्तक पठाउनु भएको छ विभिन्न श्रोताहरूले श्रोता तपाईँहरू कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला कार्यक्रमको पहिलो चरणको गजल राखिसकेपछि अब भने दोस्रो चरणका मुक्तकहरू लिएर आएका छौँ मुक्तकमा पहिलो मुक्तक रहेको छ कैलाश कुँवर विद्रोहीको डोटीबाट उहाँले मुक्तक पठाउनु भएको छ उहाँको मुक्तक जस्ताको तस्तै राख्न चाहन्छु भएन देश चलाउन जिम्मेवार भएन भएन देश चलाउन जिम्मेवार भएन र यो देशमा गतिलो सरकार भएन भएन देश चलाउन जिम्मेवार भएन भएन देश चलाउन जिम्मेवार भएन र यो देश गतिलो सरकार भएन म पनि किन्ने थिएँ यो जिन्दगीमा म पनि किन्ने थिएँ यो जिन्दगीमा हाँसो खुसी किन्नलाई बजार भएन हाँसो खुसी किन्नलाई बजार भएन भएन यो देशमा जिम्मेवार भएन र यो देशमा गतिलो सरकार भएन धन्यवाद श्रोता साथी कैलाश कुँवर विद्रोहीलाई आगामी दिनमा पनि तपाईँका यस्तै यस्तै यस्तै जागरुक मुक्तकहरू अनि गजल कविताहरूको अपेक्षा गर्दै अहिलेलाई भने तपाईँको यो सिर्जनालाई यहीँ बिट पार्न चाहन्छु श्रोता अब भने तपाईँहरूलाई अर्को मुक्तक भाषण गर्न चाहन्छौँ दोस्रो मुक्तक पठाउनु भएको छ आरकेडी आरकेडी लेख्नु भएको छ उहाँको ठेगाना चाहिँ उपलब्ध हुन सकेको छैन आगामी दिनमा भने तपाईँले आफ्नो पुरा ठेगाना लेखेर हाम्रो कार्यक्रमको ठेगानामा सिर्जनाहरू प्रेसित गर्नुहोला उहाँको मुक्तक रहेको छ हिजो भन्यो मलाई तिम्रै प्यार चाहियो आज भन्छौ गलामा धनको हार चाहियो हिजो भन्यो मलाई तिम्रै प्यार चाहियो आज भन्छौ गलामा धनकै हार चाहियो भन्ने गर्थ्यौ विवाह पहिले तिमी भए पुग्छ भन्ने गर्थ्यौ विवाह पहिले तिमी भए पुग्छ अब भन्छौ धन दौलत अपार चाहियो अब भन्छौ धन दौलत अपार चाहियो आज भन्छौ गलामा धनको हार चाहियो हिजो भन्थ्यौ मलाई तिम्रो प्यार चाहियो धन्यवाद स्वर्त साथी आरकेजीलाई आगामी दिन पनि तपाईँका यस्तै भावुक सिर्जनहरूलाई यस कार्यक्रममा प्रेषित गर्दै गर्नुहोला आज भने तपाईँको यो मुक्तकलाई यही बिट पार्न चाहन्छौँ श्रोता साथी तपाईँहरू कार्यक्रम भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने तपाईँको माझमा पछारण भइरहेको छ कार्यक्रम साहित्य सम्मिश्रण साहित्य सम्मिश्रणको अब भने तेस्रो अन्तिम मुक्तक राख्न गइरहेका छौँ तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला तेस्रो मुक्तक रहेको छ राज तिमेल सिन्हाले पठाउनु भएको छ हामीलाई अछामदेखि स्वतन्त्रताको मुक्तक हामी जस्ताको तसै राख्न गइरहेका छौँ अब संविधान जनताले लेख्नुपर्छ अब संविधान जनताले लेख्नुपर्छ जनताका दुःख नेताले भोग्नुपर्छ अब संविधान जनताले लेख्नुपर्छ जनताका दुःख जनताका दुःख नेताले भोग्नुपर्छ नेपाल आमा भन्ने गर्नुहुन्थ्यो पहिल्यैदेखि नै नेपाल आमा भन्ने गर्नुहुन्थ्यो पहिलेदेखि नै देशद्रोही नेतालाई जमिन मुनि गाड्नुपर्छ देशद्रोही नेतालाई जमिन मुनि गाड्नुपर्छ जनताका दुःख नेताले भोग्नुपर्छ अब संविधान जनताले लेख्नुपर्छ अब संविधान जनताले लेख्नुपर्छ धन्यवाद श्रोता साथी राज सिमल सिन्हालाई आगामी दिन पनि तपाईँका यस्तै विभिन्न साहित्यिक सिर्जनाहरूको अपेक्षा गर्छौँ श्रोता साथी राज सिमल सिन्हालाई श्रोता तपाईँहरू भने भर्खरै मात्र कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम हामीले प्रसारण गरिरहेका छौँ मलेसियादेखि श्रोता साथीहरू तपाईँहरू कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तपाईँ पनि फेसबुकको सर्च बक्समा गएर कार्यक्रम साहित्य सम्मिश्रण खोज्नुभयो भने तपाईँहरूले कार्यक्रम पाउन सक्नुहुनेछ कार्यक्रमको फेसबुक पेज पाउन सक्नुहुन्छ तसर्थ तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ कार्यक्रम साहित्य सम्मिश्रणलाई श्रोता साथी तपाईँहरूलाई भने अब यो दोस्रो चरणका मुक्तकहरू राखिसकेपछि तपाईँहरूलाई एउटा सामधुर साङ्गीतिक कोसेलीले मनोरञ्जन दिने जमर्को गरिरहेका छौँ तपाईँहरू भने कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला अहिलेलाई भने यो मिठो गीत her श्रोता यो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा कार्यक्रम साहित्य सम्मिश्रणको हामी तेस्रो चरणमा प्रवेश गरिसकेका छौँ अब भने तपाईँका कविता लिन गइरहेका छौँ कविता पठाउनु भएको छ श्रोता साथी आशिष पन्तले उहाँले ठेगाना लेख्न छुटाउनु भएको छ आगामी दिनमा तपाईँले कविता पठाउँदाखेरि अथवा विभिन्न साहित्यिक सिर्जनाहरू पठाउँदाखेरि तपाईँको पूर्ण ठेगाना अनि पूर्ण नाम लेखेर प्रेसित गर्नुहोला श्रोता साथीलाई हामी यही भन्न चाहन्छौँ उहाँको कविता यस प्रकार रहेको छ रिसाएको मान्छे उहाँले शीर्षक राख्नुभएको छ रिसाएको मान्छे मञ्चको मञ्चको छेउमा बसिरहेको सेतो परेवा तर्सने गरी ठुलो भयङ्कर गरुङ्गो शब्दले हिर्काउँदै तर्साउने उभिएको छ एकजना रिसाएको मान्छे मञ्चको छेवैमा बसिरहेको सेतो परिवार तर्सिने गरी ठुलो भयङ्कर गरुङको शब्दहरूले हिर्काउँदै तर्साउन उभिएको छ एकजना रिसाएको मान्छे भित्ताहरूलाई माघहरू बोकाएर भित्ताहरूलाई माघहरू बोकाएर आक्रोश पाइलाहरू सडकमा बजारेर तिम्रो र मेरो बिचमा रेखा कोर्न तयार अर्को एकजना रिसाएको मान्छे भित्ताहरूलाई माघहरू बोकाएर आफ्नो पाइलाहरू सडकमा बजारेर तिम्रो र मेरो बिच रेखा कोर्न तयार अर्को एकजना रिसाएको मान्छे वरिपरि गाउँमा जिल्लामा वरिपरि गाउँमा जिल्लामा अघि पछि टोल बजारमा सडकमा सदनमा सडकमा सदनमा रेडियोमा टिभीमा लेखमा पत्रिकामा सडकमा सदनमा रेडियोमा टिभीमा लेखमा पत्रिकामा म निर्दोष मेरो लाचार आँखाहरूको अगाडि उभिएको छ म निर्दोष मेरो लाचार आँखाहरूको अगाडि उभिएको छ खाली रिसाएको मान्छे केवल रिसाएको मान्छे खाली रिसाएको मान्छे केवल रिसाएको मान्छे श्रोता यो कविता पठाउनु भएको थियो आशिक पन्तले उहाँले आफ्नो ठेगाना लेख्न भुल्नु भएछ अथवा छुटाउनु भएछ आगामी दिनमा तपाईँको ठेगाना लेखेर हाम्रो कार्यक्रमको ठेगानामा विभिन्न साहित्यिक सिर्जनाहरू प्रेषित गर्दा तपाईँले आफ्नो पूर्ण ठेगाना लेखेर प्रेषित गर्न सक्नुहुनेछ यस कार्यक्रमबाट यही जानकारी दिन चाहन्छौँ सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूलाई श्रोता औ भने हामीहरू कार्यक्रमको अन्तिम चरणमा प्रवेश गर्न लागिरहेका छौँ कार्यक्रमको अन्तिम चरणमा प्रवेश गर्नुभन्दा पहिले तपाईँहरूलाई एकदमै मिठो साङ्गीतिक कसरी राख्न चाहन्छौँ यो साङ्गीतिक कोसेलीपछि तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नुहोला अहिलेलाई भने यो मिठो साङ्गीतिक कोसेली हूँ कि उलटी पिसिरैमा छिउरिदिउ कि ताराहरू सजाइदिउँ साँझको चुरा भयो मनै रुवाउने झुटो कुरा गर्यो यो जीवन तिम्रै नाउँमा गरिदिउँ कि हाँसी हाँसी तिम्रै काखमा भरिदिऊ कि यो जीवन तिम्रै नाउँमा गरिदिउकी हाँसी हाँसी तिम्रै काखमा मरिदिउ श्रोता हामी भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ अन्तिम चरणमा हामी भावना लिन गइरहेका छौँ श्रोत साथीले भावना प्रेसित गर्नुभएको छ हाम्रो कार्यक्रमको ठेगानामा भावना पठाउनु भएको छ आजको श्रृङ्खलाको लागि श्रोता साथी अन्जान जीवन साथी लेख्नुहुन्छ उहाँको नाम अनि ठेगाना लेख्नुहुन्छ उचाट बस्ती बिरानो मुलुक उहाँको भावना हामी जस्ताको तस्तै प्रेसित गर्न चाहन्छौँ यस कार्यक्रम साहित्य सम्मिश्रणमा उहाँको भावना यस्तो रहेको छ भुल्ने छैन तिमीलाई लाखौँ पल्ट मरे पनि भुल्ने छैन तिमीलाई लाखौँ पल्ट मरे पनि सम्झिरहन्छु तिमीलाई विश्वासघात गरे पनि भुल्ने छैन तिमीलाई लाखौँ पल्ट मरे पनि सम्झिरहन्छु तिमीलाई विश्वासघात गरे पनि एकान्तमा बस्दा तिम्रो यादले मलाई सताइदिन्छ एकान्तमा बस्दा तिम्रो यादले मलाई सताइदिन्छ गाउँ छोडी तिमी सानो सहर बाटो पसे पनि गाउँ छोडी तिमी सानो सहर बाटो बसे पनि सम्झिरहन्छु तिमीलाई विश्वासघात गरे पनि सम्झिरहन्छु तिमीलाई विश्वासघात गरे पनि भुल्ने छैन तिमीलाई लाखौँ पल्ट मरे पनि भुल्ने छैन तिमीलाई लाखौँ पल्ट मरे पनि धन्यवाद श्रोता साथी अन्जान जीवन साथीलाई आगामी दिनमा तपाईँको पूर्ण नाम ठेगाना लेखेर प्रेषित गर्दै गर्नुहोला कार्यक्रम साहित्य सम्मिश्रणको ठेगानामा विभिन्न साहित्यिक सिर्जनाहरू श्रोता कार्यक्रमको अन्तिम चरणको यो भावना राखिसकेपछि हामी भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ श्रोता आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो त जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुनेछ अनि कार्यक्रममा तपाईँहरूका विभिन्न साहित्यिक सिर्जनहरूलाई प्रेसित गर्न चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्य सम्मिश्रण कार्यक्रम साहित्य सम्मिश्रण तपाईँले फेसबुकको सर्च बक्समा गएर सर्च गर्नुभयो भने तपाईँहरूले कार्यक्रमको ठेगाना प्राप्त गर्न सक्नुहुनेछ अनि तपाईँहरूले कार्यक्रमको ठेगानामा प्रेषित गर्दाखेरि तपाईँको पूर्ण नाम पूर्ण ठेगाना लेखेर पठाउनुहोला अनि तपाईँहरूले पठाउन सक्नुहुनेछ गजल कविता मुक्तक भावना साहिरी जस्ता विभिन्न साहित्य विधामा पर्ने विभिन्न सिर्जनाहरूलाई यस कार्यक्रममा प्रेसित गर्न सक्नुहुनेछ आउँदो बुधबारसम्म तपाईँहरूले यस कार्यक्रमको ठेगानामा तपाईँहरूका विभिन्न साहित्यिक सिर्जनाहरूलाई प्रेषित गरिसक्नुहोला श्रोता साथी यो कार्यक्रमको बारेमा ठेगाना दिइसकेपछि हामी भने कार्यक्रमको अन्तिम चरणमा आइसकेको सहकर्मी साथी परमानन्द सिंहले जानकारी गराइसक्नु भएको छ श्रोता आगामी दिनमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने बाचा गर्दै आजलाई भने कार्यक्रम प्रस्तावमा गोपाल ओली पनि छुट्टिन्छु तपाईँहरूले कार्यक्रम साहित्यिक सम्मिश्रण सुन्दै गर्नुहोला जय साहित्य जय सङ्गीत भेटू है न भेटू है मलाई छोडी जाने तिमले घुमती न भेटू है घुम्ती न भेटू है पाइला तिम्रो बढ़ जाओ जाने तिमीले घुम्ती नभेट्नु है घुम्ती नभेट्नु है कुहिरो कोहिरो राख्यौ आफ्नै भागमा घाम मेरो भागमा कुहिरो राख्यौ आफ्नै भागमा घाम ए गरिनौ तिमले मलाई आफ्नै मुटु छामा मलाई छोडी जाने तिमीले न भेट्नु है न भेट्नु है everything छोड़े जाने तिमीले घुम्ती नभेट्नु है घुम्ती भेट्नु है मलाई छोडी जाने तिमीले घुम्ती भेटू है घुम्ती भेट्नु है पाइला तिम्रो बढ्दै जाओ काँडा नटेक्नु है मलाई छोडी जाने तिमीले घुम्ती नभेट्नु है घुम्ती नभेट्नु है